दस बजियो तपाईँले देश तथा विदेशका खबरहरू सुनिसक्नु भएको छ रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्समा दस बजेको समाचार पश्चात एघार बजेसम्म तपाईँको रेडियो सेटमा गुन्जने यो कार्यक्रम मुक्तकमाला मुक्तकमाला लिएर आज पनि म उपस्थित भइसकेको छु म मदन भण्डारी रहनेछु रातको एघार बजेसम्म तपाईँहरू समक्ष मलाई प्रविधि संयोजनमा कविताजीले साथ दिइरहनु भएको छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार श्रोता तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगा आर्चमा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot radio vision dot com dot NP log on गरेर संसारका जुनसुकै खुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ मोबाइलको प्ले स्टोरमा गएर रेडियोभिजनको एप डाउनलोड गरेर पनि तपाईँले हामीलाई प्रत्यक्ष श्रोता सुन्न सक्नुहुन्छ जिन्दगानी तेल दियो भएको छ जिन्दगानी तेल दियो भएको छ आफन्तको वचन छ नि सियो भएको छ दुःखमा छ भन्ने कुरा थाहा पाएर हुनुपर्छ मेरो सामो झिङ्गा पनि खुब बलियो भएको छ मेरो सामो झिङ्गा पनि खुब बलियो भएको छ वाह यो कचपको मुक्तक उमेश चन्दजीको रुकुम उहाँको घर हो उमेश चन्दजी कार्यक्रम मुक्तक मालामा यसरी नै रुकुमबाट नियमित रूपमा आउँदै गर्नुहुन्छ उहाँकै नै चुस्किला मुक्त खरबहरूसँगै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मुक्तकको सिलसिला सुरु गर्न चाहे आजको पुरापुरी बसाइभरि तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा मुक्त हरफहरू सँगसँगै गीत सङ्गीत हामी सुन्नेछौँ तपाईँले मुक्तकमाला at the rate Gmail dot कममा मुक्तक मेल गर्नुभएको छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक पठाउनु भएको छ ढिला नगरौँ कार्यक्रममा म मुक्तक नै बोल्छु ल आफ्नाले नै घात गर्छन् आसपास पर्नुहुन्छ किन आफ्नाले नै खात गर्छन् आसपास पर्नुहुन्छ किन आत्मीयता बढाएर अझ नजिक सर्नुहुन्छ किन जिन्दगीमा आफ्नै छायाले त साथ छोड्छ यहाँ आँखा र दुनियाँको विश्वास गर्नुहुन्छ किन आँखा र दुनियाँको विश्वास गर्नुहुन्छ किन मैले कार्यक्रममा अर्को मुक्तक जोडेँ श्रोता यो मुक्तक दीपक रिमालजीको रातमाटी नुवाकोट उहाँको घर हो हाल उहाँ राजधानीमा हुनुहुन्छ दिपक रिमालजी पनि निकै मिठो मुक्तक लेख्नुहुन्छ आउनुहुन्छ यसरी नै नुवाकोटबाट हामीहरू समक्ष अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ मिरा सङ्कल्पजीको बुद्धि विवेक होइन बल लगाउँथे बुद्धि विवेक होइन बल लगाउँथे राज्य भत्काउन गल लगाउँथे करोडपतिको मालिक भए आज हिजो हात्ती छाप चप्पल लगाउँथे हिजो हात्ती छाप चप्पल लगाउँथे ओहो यो व्यङ्ग्य मिरा सङ्कल्पजीको सुनकोशी गाउँपालिका सिन्धुली उहाँको घर हो मिरा सङ्कल्पजी पनि नियमित रूपमा आउनुहुन्छ यसरी नै आज धेरै मुक्तकारहरू जो हामीलाई नियमित रूपमा माया बाँडिरहनु भएको छ उहाँहरू कार्यक्रममा सहभागी हुनुहुन्छ म मुक्तक नै लिन्छु अर्को मुक्तक छ मसँग आशिष खनालजीको कठै भनेर गयो अनि बिचारा भनेर गयो कठै भनेर गयो अनि बिचारा भनेर गयो मुटु चोरेर लयो आफै हुतिहारा भनेर गयो जवानी लुटिँदा पनि मुस्कुराउँदै मुस्कुराउँदै ओइलिएको फुलले भमरालाई प्यारा भनेर गयो ओइलिएको फुलले भमरालाई प्यारा भनेर गयो आशिष खनालजीको मुक्तक माला रानी तिन खण्ड अर्का खाँसी उहाँको घर हो आशिष खनालजीको मुक्तक सँगसँगै अर्को मुक्तक छ श्रोता मसँग गङ्गाराम फुएल मालदाईजीको कोही आउँछन् त कोही जान्छन् मतलब छैन कोही आउँछन् त कोही जान्छन् मतलब छैन अनि केही दिन्छन् केही लान्छन् मतलब छैन हजुर म त भर्खरै सङ्घर्षमा घुँडा धसेको मान्छे मलाई कसले कसले खुट्टा तान्छन् मतलब छैन मलाई कसले कसले खुट्टा तान्छन् मतलब छैन गङ्गाराम फुएल मालदाईजी तिनकुट्टी असमका मुक्तकार बडो मिठो मुक्तक लेखेर पठाउनुभयो असमबाट पनि हामीलाई धेरै मुक्तकारहरूले नियमित रूपमा सम्सिरहनुहुन्छ अनुप कतिवटा मुनाबारी गाउँ विश्वनाथ असमबाट नै सवाल जवाब मुक्तक लेखेर पठाउनु भएको रहेछ हामीलाई अनुपजी हामीले विगतका केही अङ्कहरूबाट नै सवाल जवाब मुक्त कार्यक्रममा राखिरहेका छैनौँ तपाईँहरूले धेरै माया गर्नुभएको सवाल जवाब मुक्तक हामी छिटै नै प्रसारणमा ल्याउने प्रयासमा छौँ अर्को मुक्तक असमबाट नै विप्लव चिमरियाजीले पठाउनु भएको छ अब क्रममा म उहाँकै मुक्तक राख्दैछु आगो बिना फलाम गल्दैन यहाँ आगो बिना फलाम गल्दैन यहाँ तेल बिना दीपक जल्दैन यहाँ छोरी भनेर किन गर्छौ गर्भपतन नारी बिना संसार चल्दैन यहाँ नारी बिना संसार चल्दैन यहाँ विप्लव सिमरियाजीको यो मुक्तक बङ्गाली पाडा बाक्सा असम उहाँको घर हो विप्लव सिमरियाजी पहिलोपटक हुनुपर्छ हामीहरू समक्ष कार्यक्रममा आउनुभएको अब भने श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नुहोला मसँग प्रदीप पोखरेलजीको मुक्तक रहेको छ निलकण्ठ नगरपालिका साथ धादिङ उहाँको घर हो हाल उहाँ राजधानीमा हुनुहुन्छ प्रदीप पोखरेलजीका मुक्तकरहरूसँगै पहिलो साङ्गीतिक कोसेली तपाईँलाई श्रोता तिम्रै सम्झनामा दिन रात बित्छ यस्तै त हो नि तिम्रै सम्झनामा दिन रात बित्छ यस्तै त हो नि यादहरूले जहिले घाँटी थिच्छ यस्तै त हो नि मात्रै तिमी मेरो खबर के छ भनी सोधिरहन्छौ सधैँ बल्झिरहने पुरानो अतीत छ यस्तै त हो नि सधैँ बल्झिरहने पुरानो अतीत छ यस्तै त हो नि कण्ठ नगरपालिका साथ धादिङका मुक्तकार प्रदीप पोखरेलजीका मुक्तकारहरूसँगै यो मिठो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा कार्यक्रम मुक्तकमाला तपाईँ सुनिरहनु भएको छ आजको यो वसाइमा म तपाईँहरूले नै पठाउनुभएका मुक्तकरफहरू आलो पालो लिइरहेको छु सित्तैमा हो कि सापटी खुलस्त भनिदेऊ सित्तैमा हो कि सापटी खुलस्त भनिदेऊ साँच्चै मूल्य पर्छ कति खुलस्त भनिदेऊ हानि गर्ला कि लाभ गर्ला तिम्रो मायाले बरु यो मुटुभित्रै बसी खुलस्त भनिदेऊ बरु यो मुटुभित्रै बसी खुलस्त भनिदेऊ हानि गर्छ कि लाभ गर्छ तिम्रो मायाले बरु यो मुटुभित्रै बसी खुलस्त भनिदेऊ प्रियतमले प्रियसीलाई मनका कुरा खोल्न यसरी मुक्तकमा आग्रह गर्दै हुनुहुन्थ्यो अनि यो मुक्तक लेख्नुभयो मुक्तकार सुन्दर शेर्पाली बिन्दासजीले त्रिवेणी गाउँपालिका दुई सिमरुतु रुकुमुवाको घर हो सुन्दर शेर्पाली बिन्दासजी पनि बडो मिठो मुक्तक लेख्नुहुन्छ अनि आउनुहुन्छ यसरी नै हामीहरू समक्ष अर्को मुक्तक म कार्यक्रममा जोडिहाल्छु श्रोता मसँग मुक्तक छ सुशील पराजुली सुशील बा भनेर सँगै लेख्नुभएको छ नबनाउनु थियो एउटा मात्र दिल बनायो नबनाउनु थियो एउटा मात्र दिल बनायो त्यसैमाथि अर्को दिल सामिल बनायो यो प्यार भन्ने अस्तु बडो गजबको रहेछ बिग्रिएको मान्छेलाई पनि काबिल बनायो बिग्रिएको मान्छेलाई पनि काबिल बनायो ओ भाइ यो प्यार बडो गजबको हुन्छ बडो अचम्मको हुन्छ सुशील पराजुली सुशील बाघ यो मुक्तक हाल मरुभूमिको छाती भन्नुभएको छ दुहा कतारबाट उहाँले मुक्तक पठाउनु भयो नेपालको ठेगाना कता होला कुन्नी तपाईँको सुशील पराजुली सुशील बाघ पहिलोपटक हुनुपर्छ हामीहरू समक्ष आउनुभएको अर्को मुक्तक मसँग छ श्रोता दिपेन्द्र सन्देश घटालजीको चिठी भेटियो भने अनि खाम भेटियो भने चिठी भेटियो भने अनि खाम भेटियो भने प्रमाण हाम्रा पिरतीको तमाम भेटियो भने जसाउँदैछु दुख्ने मुटु जवाब त्यही हुनु तिमी यदि एक्सरे गर्दा तिम्रो नामको दाम भेटियो भने यदि एक्सरे गर्दा तिम्रो नामको दाम भेटियो भने ओहो हो दिपेन्द्र सन्देश कटाल छेत्रीजीको यो मुक्तक शुक्ला फाटा नगरपालिका एघार कञ्चनपुर उहाँको घर हो उहाँ पनि आउनुहुन्छ यसरी नै नियमित रूपमा अर्को मुक्तक छ मसँग श्रोता रविन्द्र बाजीको अर्थसँग सम्बन्धहरू जोखिने जमाना छ अर्थसँग सम्बन्धहरू जोखिने जमाना छ सोझाको हिँड्ने बाटो रोकिने जमाना छ श्राद्धमा बिरालो बाँधी अरूलाई बिटुलो पार्नेहरू आफू चाहिँ गहुँत छर्केर चोखिने जमाना छ आफू चाहिँ गाउँ छर्केर चोखिने जमाना छ रविन्द्र दिखुपाजीले मुक्तकमा यसरी आफ्नो विचार पोखिरहँदा आफ्नो सम्पर्क ठेगाना भने लेख्ने छुटाउनु भएछ अर्को मुक्तक सुभाष दाहालजीको श्रोता मसँग रहेको छ चलाउँछु पाखुरी खोस्रिन्छु पाखो गरा बनाउँछु चलाउँछु पाखुरी खोस्रिन्छु पाखो गरा बनाउँछु घामपानी हुरी बतास चेक्न सक्ने टहरा बनाउँछु धेरै बगाएँ मरुभूमिमा अब फर्केर आफ्नै देशमा बगाएर पसिना सिँचाइ माटो हराबरा बनाउँछु पकाएर पसिना सिँचाइ माटो हराबरा बनाउँछु सुभाष दाहालजी मजुवा दोलाखा उहाँको घर हो हाल उहाँ परदेशमा हुनुहुन्छ सुभाषी फर्कनुहोस् है देशमै सँगै मिलेर केही गर्नुपर्छ अब भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ सूर्यबहादुर थापाजीको मुक्तक मसँग रहेको छ भैरवी गाउँपालिका वार्ड नम्बर एक दैलेख उहाँको घर हो हाल उहाँ बलासिनोर गुजरात भारतमा हुनुहुन्छ सूर्यबहादुर थापाजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता रुँदै हाँस्दै जिन्दगीमा बाँच्दा कस्तो होला रुँदै हाँस्दै जिन्दगीमा बाँच्दा कस्तो होला रोदी घरमा जोडी बनी नाच्दा कस्तो होला यो कलियुगको प्रेम बिकाउ भएको बेला यही माया सास उन्जेल साँच्दा कस्तो होला यही माया सास उन्जेल साँच्दा कस्तो होला दुनियालाई देखाउ लेखका मुक्तकार सूर्यबहादुर थापाजीका मुक्त गरबहरूसँगै यो मिठो गीत तपाईँले एकाका मुक्त मालामा सुन्नुभयो श्रोता रेडियो भिजन एकानब्बे दशमलव छ मेगाहरूमा हुनुहुन्छ तपाईँहरू कार्यक्रम मुक्तक माला तपाईँ नियमित रूपमा सुन्नुहुन्छ अनि सुन्ने चाह मन परि हुँदाहुँदै भनी छुटाउनु भयो भने मुक्तक नालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ त्यस्तै युट्युबमा पनि तपाईँले हामीलाई पाउन सक्नुहुन्छ मोबाइलको प्ले स्टोरमा गएर Nepali audio book application download गरेर पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ आजको यो वसैमा म श्रोता तपाईँहरूले नै पठाउनुभएका मुक्तकर्पहरू आलो पालो लिइरहेको छु कार्यक्रममा म मुक्तक नै जोड्छु ल नभए पनि पछाडि पुच्छर हो जस्तो लाग्छ नभए पनि पछाडि पुच्छर हो जस्तो लाग्छ बिगार्ने मात्रै देख्दा जाँगर हो जस्तो लाग्छ मुहार पनि मिलेको स्वभाव पनि उस्तै देख्दा मान्छेको पुर्खा साँच्चै बाँदर हो जस्तो लाग्छ मान्छेको पुर्खा साँच्चै बाँदर हो जस्तो लाग्छ वाह यो दामी मुक्तक नगेन्द्र नेौपानेजीको गौरादह आठ जुरो पानी छापा उहाँको घर हो नगेन्द्र नेउपानेजी बडो गजबको मुक्तक लेख्नुहुन्छ आउनुहुन्छ यसरी नै नियमित रूपमा हामीहरू समक्ष अर्को मुक्तक मसँग छ श्रोता प्रजित कुँवरजीको किसानको कुटो कोदाली र फाली धरापमा छन् किसानको कुटो कोदाली र फाली धरापमा छन् अनि सुस्ता मेचीको सिमाहा खाली धरापमा छन् युवालाई स्वदेशमै रोजगारको व्यवस्था होस् सरकार स्मरण होस् परदेशमा तमाम नेपाली धरापमा छन् स्मरण होस् परदेशमा तमाम नेपाली थरापमा छन् अर्को मिठो चुस्किलो मुक्तक यो मुक्तक प्रजित कुँवरजीको बानापा चौध पाया खोला सिक्रे सेङ्जा उहाँको घर हो अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ बसन्त हरियालीजीको न सम्पत्ति न धन दिनुहोस् भोले बाबा न सम्पत्ति न धन दिनुहोस् भोले बाबा दिनुहोस् आफ्नोपन दिनुहोस् भोले बाबा केही नदिनुहोस् बाँचेसम्म अरू हजुरले बस एकचोटि दर्शन दिनुहोस् भोले बाबा बस एकचोटि दर्शन दिनुहोस् भोले बाबा मुक्तकमा पनि भगवान्लाई यसरी पुकार्न पाइयो नि है वसन्त हरियालीजीको यो मुक्तक कमल बजार नगरपालिका आछामुवाको घर हो हाल उहाँ पुना भारतमा हुनुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता दुर्लभ शाह त्यागीजीको वेदनाको चितकारलाई गीत नसम्झनु वेतनाको चितकारलाई गीत नसम्झनु बिन्ती गर्दैछु भुलेर अतीत नसम्झनु शानदार जिन्दगी जिउनु छलाङ मारी कुबलो सोचेको छैन विपरीत नसम्झनु कुबलो सोचेको छैन विपरीत नसम्झनु दुर्लभ शाह त्यागीजी गुल्मी उहाँको घर हो हाल उहाँ नगरकोटमा हुनुहुन्छ पहिलोपटक हुनुपर्छ दुर्लभ शाह त्यागीजी हामीहरू समक्ष आउनुभएको अर्को मुक्तक श्रोता मसँग विपिन सुनारजीको चोर दिँदा कस्तो हुन्छ लिएपछि थाहा भयो चोर दिँदा कस्तो हुन्छ लिएपछि थाहा भयो पिउँदा कति नसा हुन्छ पिएपछि थाहा भयो मेरो यो जिन्दगी रमाएर जिउँछु भन्थे तर जिउन कति गाह्रो हुन्छ जिएपछि थाहा भयो जिउन कति गाह्रो हुन्छ जिएपछि थाहा भयो आफ्नो अनुभवलाई विपिन सुनारजीले मुक्तकमा उतार्नुभयो दाङ तुलसीपुर उहाँको घर हो पहिलोपटक हुनुपर्छ विपिन सुनारजी पनि हामीहरू समक्ष आउनुभएको अब भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नुहोला मसँग नवीन आचार्यजीको मुक्तक रहेको छ लेटाङ पाँच मोरङ उहाँको घर हो नवीन आचार्यजी मुक्तक मालाको सबैभन्दा जेठ श्रोता कार्यक्रम मुक्तक मालाको पहिलो अङ्कदेखि अहिलेसम्म उहाँ सँगै हुनुहुन्छ नवीनजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोशली श्रोता तपाईँलाई साइनो अन्तै जोडेर जाँदैछु साइनो अन्तै जोडेर जाँदैछु सम्बन्ध तिम्रो तोडेर जाँदैछु माग्यौ तिमीले मायाको हिसाब संसार दाइजो छोडेर जाँदैछु संसार दाइजो छोडेर जाँदैछु म तिम्रो सहर छोडी टाढा जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो सहर छोडी टाढा तिमीलाई दिल दिँदा तिमीलाई दिल दिँदा तिमीलाई दिल दिँदा सजायो पाए तिमीलाई दिल दिँदा सजाए सिधो त्यो हाम्रो प्रेम कहानी बिर्सेर जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो सहर छोडी तरह मेरो प्यार सम्झी तिमी मेरो प्यार सम्झी तिमी मेरो प्यार सम्झी तिमी छटपटेनु पर्ला मेरो प्यार सम्झी तिमी पटुनु पर्ला आफ्नो गल्ती सम्झी पछुताउनु पर्ला यो सहर तिमीलाई दाइजो छोडेर जाँदैछु तिमीसँग कहिले न कसम छु म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो सहर छोडी टढा रेटाङका मुक्तकार नवीन आचार्यजीका मुक्तकरपहरूसँगै श्रोता यो मिठो गीत तपाईँले सुन्नुभयो मुक्तक मालामा हुनुहुन्छ तपाईँहरू म मुक्तक लिइरहेको छु विकृतिलाई अँगालेर बाँचिरहेका छन् विकृतिलाई अँगालेर बाँचिरहेका छन् जसोतसो कम्मर पनि भाँचिरहेका छन् भाँडा माता ढाड दुख्यो भन्ने देशका नारीहरू हप्तौँ भयो तिज भनेर नाचिरहेका छन् हप्तौँ भयो तिज भनेर नाचिरहेका छन् ओहो यो कसिलो व्यङ्ग्य मुक्तकार विकास शिवाजीको भिर्तामोड झापा उहाँको घर हो हामीले तिजलाई विदाई गरिसक्यौँ आज भने कार्यक्रम मुक्तक मालाबाट पनि तिजलाई विदाई गरौँ न है अझै मसँग तिज विशेष दुई मुक्तक छन् विकासीले अर्को मुक्तक लेखेर पठाउनु भएको छ यो भिडमा चर्चा तिम्रै लालीको भाषा यो भिडमा चर्चा तिम्रै लालीको भाषा फुल जस्तो जवानीको डालीको भाषा पहिले पहिले तिज दिदी र भाइको हुन्थ्यो आजकल भने कालेर कालीको भाषा आजकल भने कालेर कालीको भाषा विकास शिवाजीको यो मुक्तक तिज विशेष मुक्तक अर्को मुक्तक तिज विशेष अनि नेउपाने मनको आँखाजीले हामीलाई लेखेर पठाउनु भएको छ सुन्दर अनि महान विचार बनाउँछौ कहिले सुन्दर अनि महान विचार बनाउँछौ कहिले दुनियाँले वाह भन्ने संस्कार बनाउँछौ कहिले मेरो सम्पूर्ण नारीलाई एउटै प्रश्न छ तीजलाई विधुवाको पनि अधिकार बनाउँछौ कहिले तीजलाई विधुवाको पनि अधिकार बनाउँछौ कहिले अनि स्नेउपानी मनको आँखा धनुषा धामुवाको घर हो हाल उहाँ हेटौँडा दुईमा हुनुहुन्छ अनि स्नेउपानीजीको भर्खरै मनको आँखा मुक्तक संग्रह प्रकाशित भएको छ पाठक समक्ष छ निकै गजबको मुक्तक संग्रह छ तपाईँले पनि नजिकैको पसलमा या उहाँलाई नि सम्पर्क राखेर त्यसको आनन्द लिन सक्नुहुन्छ तिज विशेष मुक्तक यति नै अब भने हामी तिजलाई विदाई गर्दै अर्को मुक्त कार्यक्रममा जोडौँ होला मसँग मुक्तक छ सागर भण्डारी बिबोरसीको हाँसेको अभिनय गर्छु आँसु चोला भनेर हाँसेको अभिनय गर्छु आँसु चुहुला भनेर थोरै खुसी थिए उधारो पत्याउला भनेर दैव पनि निष्ठुरी रहेछ विश्वास तोडिरह्यो धनीहरूलाई धनै धन दियो ठुल्ठुला भनेर धनीहरूलाई धनै धन दियो ठुल्ठुला भनेर सागर भण्डारी विवरजी पाल्पा दर्पुकका मुक्तकार निकै मिठो मुक्तक लेख्नुहुने मुक्तकार अर्को मुक्तक मसँग छ श्रोता सुभाष थापा मगर्जीको देखाउँछौ यार अनेकौ अनेकौ पारा किन देखाउँछौ यार अनेकौ अनेकौ पारा किन झिम्काई ती नसालु नैन इसारा किन मैले त भनेकै छु म प्रेम गर्दिनँ तिमीलाई बिजाई परेली बगाउँछु आँसु धारा किन बिजाई परेली बगाउँछु आँसु धारा किन ओहो सुभाष थापा मगर्जीको यो मुक्त खोटाङ बजार उहाँको घर हो अब नै श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ मोहन बाग प्रवासी मनुजीको मुक्तक मसँग रहेको छ बजाङ उहाँको घर हो हाल उहाँ प्रवासमा हुनुहुन्छ मोहन बाग प्रवासी मनुजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता गरायसी झगडा चलिरह्यो सहमति कहिल्यै आएन गरायसी झगडा चलिरह्यो सहमति कहिल्यै आएन आमा बिरामीले छटपटिँदा पनि ओखति कहिले आएन बिचरी ती हरेक साल कुरेरै बसिरहँदा पनि घरमा खुसी दिन परदेशिएको पति कहिले आएन घरमा खुसी दिन परदेशिएको पति कहिले आएन जान्छ जुन मन उतै गाउँ परदेशमा बस्ने मनका छ र तिमी गाउँमा म परदेशमा दुनियाको यस्तै रहेछ जुन श्रीमान अनि छोरो परदेशबाट नफर्किँदाको पीडा मोहनबाग प्रवासी मनोजीले मुक्तकमा पस्कनुभयो सँगसँगै यो गीत मैले तपाईँहरू समक्ष राखेँ मुक्तकमाला रेडियोभिजनमा तपाईँ सुनिरहनु भएको छ तपाईँहरूले नै पठाउनुभएका मुक्त खरबहरू अझै पनि धेरै छन् मसँग बोलौँ बोलौँ मन कति छ प्रविधि संयोजनबाट कार्यक्रमको समय सकिन लागेको सङ्केत मलाई गरिरहनु भएको छ तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई प्रतिक्रिया बाँड्न मनभयो अनि मुक्तक पठाउन मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तक माला at the rate Gmail dot कममा मुक्तक मेल गर्न सक्नुहुन्छ प्रतिक्रिया मेल गर्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि तपाईँले मुक्तक पठाउन सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि पनि निमित्त कविताजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि छुट्टुका सम्झाउँदै मदन भण्डारी आजलाई पनि छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् शुभरात्रि जय मुक्त सोध मलाई तिमी टाढा हुँदा नसोध मलाई कस्तो भयो कस्तो भयो मुटु झिकी पात मुटु झिकी सास फेरे जस्तै भयो तिमी पनि लजाएर मुहार छोप्छ मुहार छोप्छ मुहार छोप्छ तिम्रो कति बयान गरौँ शब्दले तिम्रो कति बयान गरौँ कुनै कमी छैन कतै कुन रङ्ग भरुमा कुन रङ्ग भरुमा कुन रङ्ग भरुमा तिमी टाढा हुँदा नसोधा मनै सोध मलाई कस्तो भयो कस्तो भयो मुटु झिकी पातमा राखी मुटु झिकी पातमा राखी सास फेरे जस्तै भयो सास फेरे जस्तै भयो तिमी टाढा हुँदा नसोध मलाई